ট্রাফিক খবর ট্রাফিক খবর ট্রাফিক খবর খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल बसको ठक्करबाट शिक्षकको मृत्यु भएपछि क्षतिपूर्तिको सम्बन्धमा छलफल गर्न पहल गर्नको लागि अहिले पूर्वी चितवनको रत्नगरमा शिक्षकहरूले चक्काजाम गरेका छन् व्यवसायीले छलफलका लागि गरेको व्यवस्थाप्रति विरोध जनाउँदै चितवनका संस्थागत विद्यालयका शिक्षकहरूले यति बेला पूर्व राजमार्ग अन्तर्गत रत्नगरको टाँडी चोकमा सडक अवरुद्ध गरेका छन् उनीहरूले बिहान साढे सात बजेदेखि चक्काजाम गरिराखेका छन् हिजो चौतारी यातायातको ना तिन ख तिन आठ आठ नम्बरको बसले सिद्धार्थ आवासीय माविमा अध्यापनरत लेखनाथ पाण्डे सवार मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो र उनको मृत्यु भएपछि बस व्यवसायीले वार्ताको लागि पहल समेत नगरेको भन्दै शिक्षकहरू यति बेला रुष्ट भएका छन् उनीहरूले पूर्व पश्चिम राजमार्ग अन्तर्गत चोकमा चक्काजाम गरेका छन् यद्यपि यति बेला बन्द खुलाउने प्रयास भने भइराखेको छ वार्ताका लागि भरतपुरमा पहल गरिदिनका लागि उनीहरूले प्रहरी प्रशासनसँग माग गरेका छन् र प्रहरीले उनीहरूको माग सम्बोधन गर्नका लागि पहल गरिराखेको छ यद्यपि अहिले वार्ता भइराखेको छ र बन्द खुलाउनका लागि प्रहरी प्रशासनले शिक्षकहरूलाई आग्रह गरिराखेका छन् एक्कासी बन्द हुँदा भने टाढा टाढाका लागि हिँडेका यात्रु र बसहरू बीच बाटोमा नै अलपत्रमा परेका छन् हिजो नानगढबाट जगतपुरतर्फ जाँदै गरेको ना तिन ख तिन आठ आठ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लो छप प आठ दुई सात नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नवलप्रासी रामपुर बस्ने अन्दाजी बाइस वर्षीय मोटरसाइकल चालक पाण्डेको मृत्यु भएको थियो र मृतक पाण्डे विगत चार वर्षदेखि सिद्धार्थ बोर्डिङ स्कुल नानगढमा अध्यापनरत हुनुहुन्छ सोही घटनामा अर्का एकजना पनि घाइते भएका छन् र घाइतेको भरतपुरमा उपचार भइराखेको छ रिचा बराल घाइते भएकी हुन् र मोटरसाइकललाई ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ नवलप्रासीका दुई छुट्टा छुट्टै स्थानमा हिजो भएको सवारी दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलप्रासी कमरापुरी सातमा नातिन्थ चौध तेह्र नम्बरको ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय सात वर्ष स्थान आलेको मृत्यु भएको हो आलेको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरीकारले कावासोतीले जनाएको छ नवलप्रासीकै प्रतापपुरमा दुईवटा भारतीय नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ प्रतापपुर गाविसको अठ लैयामा भएको दुर्घटनामा परि भारत महाराजगञ्ज जिल्ला नेसलौल बस्ने पैँतालिस वर्ष देवेन्द्र कुमार त्रिपाठीको मृत्यु भएको हो उनको शहीद स्मृति अस्पताल चौपत्तामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ मादक पदार्थ सेवन मापसे छड्के जाँच अभियान कार्यक्रम चितवनमा प्रभावकारी बन्दै गएको छ छड्के जाँचले गर्दा दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो उहाँले भन्नुभयो सवारी दुर्घटनाको प्रमुख कारण भनेको नै मापसे भएको र यसलाई जाँच गर्न थालेपछि दुर्घटनामा कमी आएको छ कार्यालयले आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीको आजसम्म दुई सय बयानब्बे जनालाई मादक पदार्थ सेवन गरी सवारी चलाएको भन्दै कारवाही समेत गरेको छ कारवाहीबाट दुई लाख बयानब्बे हजार राजस्व सङ्कलन भएको ट्राफिक ट्राफिक प्रहरीले जनाएको छ यसै आर्थिक वर्षको चैत्रसम्म सताइसवटा सवारी दुर्घटना भएका